नमस्कार एवं हार्दिक लोकमय साङ्गीतिक विभाजन टक्राउन चाहन्छु कार्यक्रम लोकसौथारी टप प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण लोकपार्क मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा साताका उत्कृष्ट दश लोकदोरी आवाजहरू लिएर आउने एकमात्र कार्यक्रम हो विभिन्न सिआरबिटी कम्पनी विभिन्न म्युजिक कम्पनी विभिन्न सञ्चार माध्यम र संसारकर्मीहरूको सहकार्यमा कार्यक्रम लोकसौतारी टप हामी उत्पादन गरेका हौ त्यसो त सुनिरहनु भएको छ यहाँले प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ साताभरि कुन आवाजहरू चर्चा अनि परिचर्चामा बटुल्न सफल बनेका छन् त विभिन्न सिआरबिटीमा कति डाउनलोड हुन सफल बनेका छन् सम्पूर्णको सहकारीमा कार्यक्रम लोकसौतारी टप टेनका उत्कृष्ट आवाजहरू लिएर हामी आउने गर्दछौँ करिब करिब दस बजेसम्मको बीचमा रहने क्रममा छौँ र तिनै आवाज सँगसँगै प्रविधि कक्षमा मित्र रिजन हो अनि आवाजबाट म तपाईँकै लोकसहयात्री यात्री सूर्य ढकाल साताको उत्कृष्ट दश लोकदोरी आवाजहरूमध्ये तपाईँ पनि आफ्नो छनौट राख्न चाहनुहुन्छ भने तपाईँले अफियरमा फोन गरेर आफ्नो छनौट पनि राख्न सक्नुहुनेछ पहिलो अनि दोस्रो स्थानमा कुन आवाज सन्त भनेर त्यसो त छनौट राख्ने क्रममा धेरै विचार पुर्याएर छनौट राख्नुहोला पनि भन्न चाहन्छु गएको साता पहिलो अनि दोस्रो स्थानका आवाजहरू केही तल खस्केका पनि हुन सक्छन् र त्यहीँबाट बाहिरिएका पनि हुन सक्छन् त्यसो त आजको यो श्रृङ्खलामा भने तिनी गएको साताका केही आवाजहरू खस्किसकेका छन् भने केही आवाजहरू वात्तै तल झन्ने क्रममा पनि छन् भावनस मित्र कार्यक्रम अगाडि बढाउन चाहन्छु यो साताको दशौं स्थानको भाका र गएको साता भने दशौं स्थानमा अर्को एउटा आवाज थियो हजार सुने सुनी केही माथि पुगेको से आवाज भने यो साता दशौं स्थानमा अर्को एउटा नयाँ आवाजले प्रवेश पाइरहेको छ पुष्कल शर्माको पुरानो सम्झना गीत संग्रहमा समावेश आवाज हो आउँछु आउँदिनौ गीत संग्रहमा पुष्कल शर्मा अनि पूर्णखला बेसीको समुद्र स्वरमा सजीवको आवाज तपाईँको लागि यति बेला यो साताको दशौं स्थानको भाका आउँछु आउँदिनौ भुवन निर्माया आउँछु आउँदिनौ यसै मर्सुमा देख्न पाउँदिनौ you आउँदैन हो भैना निर्माया आउँछौ आउँदिन यसै मर्छु म देख्न पाउँदिन हजुर मित्र आउँछ वा आउँदिन यो साताको दसौँ स्थानको भाका हो नयाँ आवाज हो र यो साता भने आफ्नो स्थान दसौँ स्थानमा प्रवेश गरेको छ हेरौँ अर्को सातासम्म तपाईँको माया कतिको पाउँछ त्यो भने अर्को सातासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ त्यसो त पछिल्लो समयमा निकै नै चर्चा अनि प्रचुरता बटुल्न सफल बनेको छु यो आवास पनि र यो साताको दसौँ स्थानको भाका तपाईँ माझ राखिसके पछाडि अब भने ढिला नगरिकन यो साताको नौ स्थानको भाका पनि तपाईँ माझ राख्नुपर्ने आउँछ र गएको सातादेखि केही खस्किने क्रममा छ यो आवाज सीताराम म्युजिक प्रालीको प्रस्तुति हो जय जय होस् गीत सङ्ग्रहमा समावेश आवाज हो गएको साता भने यो आवाज आठौँ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा स्थान फेरि तल झरेको छ छ म्युजिक प्रालीको उत्कृष्ट प्रस्तुति प्रस्तुतिसँगै एकनारायण भण्डारीको लय तथा शब्द सृजना हो कुलेन्द्र विश्वकर्मा अनि पुनकला बेचेको सुन्दर शर्मा सुजीवको आवाज तपाईँको लागि यो साथको नवस्थानको स्थानको भाका जय जय होस् थोपा आँसु नझरोस् मैझै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् जय जय जय जय तिम्रो जय जय रुन सानो तिम्रो जिन्दगी सुखमय हजुर मित्र तिमीले सुँदा ढुङ्गानी सुनवनोस् जुनले पनि तिमीलाई सुम्भनोस् जय जय होस् जय जय होस् तिम्रो जय जय होस् थोप आँसु नझरोस् मै झैँ रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् एकनारायण भण्डारीको लय तथा शब्द सिर्जना हो कुलेन्द्र विश्वकर्मा अनि पूर्णकला सुन्दर शर्मा सजीवको आवाज तपाईँको लागि यो साताको नौ स्थानको भाका र गएको साता नौ स्थानमा अर्को एउटा आवाज परेको थियो तिमी रुँदा मेरो आँसु झर्ने यो आवाज भने केही माथि पुगेको छ र तपाईँको अत्याधिक माया पाइरहेको छ जय जय होस् गएको साता आठौँ स्थानमा रहेको आवाज भने खस्किने क्रममा छ तपाईँको माया बिस्तारै घट्ने क्रममा र विभिन्न सिआरबिटीको लिस्टमा पनि अलिकति तल झर्ने क्रममा रहिरहेको छ आवाज यो साताको नौ स्थानको भाका तपाईँ माझ राखिसके पछाडि कार्यक्रम लोकसौथारी टप टेनको व्यवसायमा ढिला नगरी नभइकन यो साताको आठौँ स्थानको भाका पनि तपाईँ माझ पर्ने हुन्छ र यो साता आठौँ स्थानमा भने अलिकति अचम्म लाग्दो तरिकाले वात्तै तल झर्ने क्रममा छ माया प्रेम सिकाउने मास्टर चाहिँ या सकिँदै सङ्ग्रहमा समावेश आवाज हो गएको साता तेस्रो स्थानमा रहेको यो आवाज भने यहाँसम्म आइपुग्दा पाँच स्थान तल झरेको छ माया प्रेम सिकाउने मास्टर चाहिँ तेजस रेग्मी अनि राधिका हमालको सुमधुर स्वर हो भने लय तथा शब्द सृजना हो तेजस रेग्मीको रचना आवाजलाई समय डिजिटलले बजारमा लिएर आएको आवाज हो यति बेला तपाईँको लागि यो साताको आठौँ स्थानको भाका बिहान दिउँसो बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ पोहोरसम्म सानै थियो अहिले बुझ्ने भयो माया मेरै पीडित सङ्घको अध्यक्ष नै माई हो बिहान दिउँसो बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिङ सिकाउने मास्टर पाइया छ ए अब हामीलाई माया पेरिङ सिकाउने मास्टर पाइया छ हजुर मित्र माया प्रेम सिकाउने मास्टर छ गएको साता तेस्रो स्थानमा राखेको आवाज पनि अति तल झरेको छ र बिस्तारै तल खस्कने क्रममा यो साताको आठौँ स्थानको भाग तपाईँ माझ राखिसकेका छौँ तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ साताभरिका उत्कृष्ट दस लोकधुरी आवाजहरू लिएर हामी आउने गर्दछौँ त्यसो त आजको यो श्रृङ्खलामा तिनै दस उत्कृष्ट आवाजहरू पनि छन् सँगै भए पनि छनहरू राख्न चाहनुहुन्छ चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुला छ तपाईँले अफियरमा आफ्नो छनौट पनि राख्न सक्नुहुनेछ पहिलो अनि दोस्रो स्थानमा कुन आवाज परेको छ भने तपाईँलाई अनुमान लगाउन सक्नुहुनेछ यो साथको आठौँ स्थानको भाका माया प्रेम सिकाउने मास्टर चाहिँ आज तपाईँ माझ राखिसके पछाडि ढिला नगरिकन यो साथको सातौँ स्थानको भाका पनि तपाईँ माझ राख्नुपर्ने आउँछ र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल बनेको छ यो आवाज भने गएको साथ दस स्थानमा प्रवेश गरेको यो आवाज यहाँसम्म आइपुग्दा तिन खुट किलो माथि आउन सफल बनेको छ मौसम गुरुङको लय तथा शब्द सृजना हो मौसम गुरुङ अनि टिका स्थानको सुमधुर स्वरमा सजीवको आवाज हो हजार जुनी जुनी गीत सङ्ग्रहमा समावेश आवाज हो यति बेला तपाईँको लागि यो साताको सातौँ स्थानको भाका हजार जुनी जुनी कोही छैन भनेर तिमीले मन नदुखाऊ म सुने तिमीलाई सधैँ माया गर्ने यो आवाज तपाईँको लागि यति बेला यो साताको सातौँ स्थानको भाका मौसम गुरुङ अनि टिका पुनको सुमधुर स्वरमा सजीवको आवाज हजार जुनी जुनी भो भो मेत्र हजार जुने जुनी केही चिन्ता नगर हजार जुने जुनी तिम्रा लागि साथ दिने मत सधैँ सुनि यो साथको सातौँ स्थानको भाका हो र तिन खुट्कुलो माथि आउन सफल हो बनेको हो यो आवाज गएको साता दसौँ स्थानमा प्रवेश गरेको आवाज यहाँसम्म आइपुग्दा सातौँ स्थानसम्म आइपुगेको छ हेरौँ अर्को सातासम्म कता दौडिन्छ त्यही पनि अर्को सातासम्म प्रतीक्षा गर्नुपर्ने आउँछ कार्यक्रम लोकचौथा रेट अफ टेन संस्कृत वाहन सुनिरहनु भएको छ दस उत्कृष्ट आवाजहरू हामीसँग छन् त्योमध्ये पनि पहिलो अनि उत्कृष्ट आवाज सङ्गीत भएको छनौट पनि हामी अन्त्यमा लिएर आउने नै छौँ तपाईँको छनौट मिल्न के गर्छ अन्त्यसम्म सुन्नुपर्ने आउँछ यो साताको सातौँ स्थानको भाका तपाईँ माझ राखिसके पछाडि ढिला नगरिकन यो साताको छैटौँ स्थानको भाका पनि तपाईँ माझ राख्नुपर्ने र यो साताको छैटौँ स्थानको भाका भने तीन खुट किलो माथि आउन सफल बनेको हो गएको साता नवौँ स्थानमा रहेको आवाज हो पुणखला बेसी अनि गोविन्द पङ्गिनीको सुन्दर स्वरो हो भने लय तथा शब्द सृजना हो गोविन्द पङ्गिनीकै तिमी रुँदा मेरो आँसु झर्ने गीत सङ्ग्रहमा समावेश आवाज हो यति बेला दुवाईको लागि तिन खुट किलो माथि आउन सफल बनेको छ गएको साता नवौँ स्थानको भाका र यो साता छैटौँ स्थानमा आउन सफल कुणखला विषी अनि गोविन्द पङ्गिनीको सुन्दर स्वरमा सजीवका आवाज हो साझाको छैटौँ स्थानको भाका तिमी रोँदा मेरो आँसु झर्ने छैन भनेर तिमीले मन नदुखाऊ म छु नि तिमलाई धेरै माया गर्ने रोएर हिँड्छु तिमीलाई के थाहा हजुर मित्र तिमी रुँदा मेरो आँसु झर्ने कोही छैन भनेर तिमीले मन नदुखाऊ म छु नि तिमीलाई सधैँ माया गर्ने पूर्णकला बेसी अनि गोविन्द फङ्गिनेको आवाज हो र गएको साथ भने यो आवाज नौ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा तीन खुट किलो माथि आउन सफल बनेको छ र सिआरबिटीको लिस्टमा पनि अत्याधिक मात्रामा डाउनलोड हुन सफल बनेको छ कार्यक्रम लोक टप टेन व्यवसायमा छौँ प्रविधि कक्ष मतबाइकी लोक सहयात्री सूर्य ढकाल सँगै उत्कृष्ट आवाजहरू सन्देशन सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूमा प्रत्यक्ष रूपमा भने इन्टरनेट अनलाइनको पनि W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ यो साथैको छैटौँ स्थानको भाग तपाईँमा राखिसकेका छौ तिमी रुँदा मेरो आँसु छ नेगेटिभ सङ्ग्रहमा समावेश आवाज हेरौँ अर्को सातासम्म यहाँबाट माथि आउन सफल बन्छ अथवा यहीँबाट बाहिरिन्छ त्यही भने अर्को सातासम्म प्रतीक्षा गर्नु परे आउँछ यो साताको छैटौँ स्थानको भाका माझ राखिसके पछाडि यो साताको पाँचौँ स्थानको भाका पनि तपाईँ माझ राख्नुपर्ने आउँछ र सिआरबिटी लिस्टमा पनि अत्याधिक मात्रामा डाउनलोड हुन सफल बनेको छ यो आवाज अब यो साताको पाँचौँ स्थानको भाका अभागी यो निधार गीत ग्रहमा समावेश आवाज हो देवी घरती अनि तिलक ओली र सुन्दर बस्नेतको सुमधुर स्वर हो भने लय तथा शब्द सिर्जना हो तिलक ओलीको जुन आवाजलाई अम्बिका म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो गएको साता भने सातौँ स्थानमा रहेको यो आवाज यहाँसम्म आइपुग्दा दुई खिटकुलो माथि आउन सफल बनेको छ कार्यक्रम लोकचौतारी टपटिनको व्यवसायमा तपाईँको लागि यति बेला यो साताको पाँचौँ स्थानको भाका अभागी यो निधारमा सानो तिम्रै बास अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश छ निधान सधैँ रोने मनभित्र सानो तिम्रै बास छ अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश छ गरे हजुर मित्र जति घृणा गए नि सहने सधैँ तिम्रो पर्खाइमै रहने अभागी यो निधार अभागी यो निधारमा सानो तिम्रै बास्छ अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश यो साताको पाँचौँ स्थानको भाका हो र गएको साता सातौँ स्थानमा थियो भने अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल बनेको या आवाज र बिस्तारै माथि आउने क्रममा छ अर्को सातासम्म तपाईँले यहाँभन्दा माथि पुग्छ अथवा यहाँबाट खस्किन्छ प्रतीक्षा गर्नुपर्ने हुन्छ सुन्दर बस्नेतको गीत सङ्ग्रह हो सुन्दर बस्नेत तिलक ओली अनि देवीघर्तीको सुमधुर स्वर हो भने लय तथा शब्द सृजना हो तिलक ओलीको आवाजलाई अम्बिका म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो कार्यक्रम लोकसौतारी टप टेनको यो साताको पाँचौँ स्थानको भाका तपाईँ माझ राखिसके पछाडि ढिला नगरिकन यो साताको चौथो स्थानको भाका पनि तपाईँ माझ राख्नुपर्ने आउँछ र गएको साता यो आवाज पनि छैटौँ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा दुई कुटकुलो माथि आउन सफल बनेको छ रोइला आवाज हो याम छेत्री अनि राधिका हमालको सुमधुर स्वर हो भने लय सृजना हो कृष्ण अखिलेको शब्द सृजना हो प्रहलाद दिएको र जुन आवाजलाई उपमा डिजिटलले बजारमा लिएर आएको आवाज हो कस्तो कस्तो भएको छ कृति संग्रहमा समावेश आवाज हो अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बोटल सफल बन्ने तर्खर गर्दैछ यो आवाज र बिस्तारै माथि आइरहेको छ गएको साताभन्दा दुई खुटिकुलो माथि आउन सफल यति बेला तपाईँको लागि यो साताको चौथो स्थानको भाका याम छेत्री अनि राधिका हमालको सुमधुर स्वरमा सुजीवको आवाज कस्तो कस्तो भएको छ सबलाई आउने वैश मलाई पनि आएको छ तिम्रै माया लागेको छ गुलाबको फुला देख्दाखेरि तिम्रो ओठमा गुलाबको फुल फुट्न थाल्यो मेरो मनमा पिरातीको मुला फुट्न थाल्यो मेरो मनमा पिरातीको मुला कस्तो कस्तो भएको छ सबलाई आउने बैसा मलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने बैसा मित्र देखेपछि तिम्रो ओठमा गुलाबको फुल मनमा खेल्न थाले पिरती कम्बल कस्तो कस्तो भएको छ सबलाई आउने वैस मलाई पनि आएको छ तिम्रै माया लागेको छ यो साताको चौथो स्थानको भाका हो र गएको साता छैटौँ स्थानमा रहेको आवाज दुई खुटकिलो माथि आउन सफल बनेको छ उपमा डिजलको गौरवमय प्रस्तुति हो छेत्री अनि दादीका हमालको सुमधुर सुर हो भने लय सृजना हो कृष्ण अखिलीको शब्द सृजना हो प्रहलाद सुवेदीको र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्ने क्रममा बिस्तारै माथि आउने क्रममा छ हेरौँ अर्को सातासम्म यहाँबाट माथि आउन सफल बन्छ अथवा यहीबाट खस्किन्छ त्यो पनि अर्को सातासम्म तपाईँले प्रतीक्षा गर्नु पर्ने हुन्छ कार्यक्रम चौतारी टप्टनको बसाईमा छौँ चौथो स्थानको भाका तपाईँ माझ राखिसकेको छु र अब भने पहिलो अनि दोस्रो र तेस्रो स्थानका आवाजहरू बाँकी छनौट पनि राखिरहनु भएको छ र तपाईँको छनौट मिल्न के गर्छ तपाईँले अन्त्यसम्म सुन्नै पर्ने हुन्छ यो साथको चौथो स्थानका भाका तपाईँ माझ राखिसके पछाडि र यो साथको तेस्रो स्थानको आवाज पनि तपाईँ माझ राख्नुपर्ने आउँछ र गएको साता तेस्रो स्थानमा भने माया प्रेम सिकाउने मास्टर चाहिँ आशा खस्किसकेको छ र आठौँ स्थानमा झरेको आवाज तपाईँले सुनिसक्नु भएको छ र यो साथ भने सुही आवाजको आफ्नो स्थान ओगट्न अर्को एउटा आवाज तेस्रो स्थानमा आफ्नो स्थान जमाउन सफल बनेको छ मनमा छ पीडा गीत सङ्ग्रहमा समावेश आवाज हो जुन आवाजलाई झझलको इन्टरटेनमेन्टले बजारमा लिएर आवाज हो दिलीप रेग्मीको उत्कृष्ट लय तथा शब्द सृजना हो भने दिलीप रेग्मीकै कृति संग्रह पनि हो मेक्सम खाती छेत्री अनि पूर्णखला बेसीको सुमदुर सुरमा सजीवको आवाज हो गएको साता भने यो आवाज पाँचौँ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा यो आवाजले पनि दुई खुट कुलो माथि आउन सफल बनेको छ यति बेला दुवाईको लागि यो साथीको तेस्रो स्थानको भाका बिसाउँछौ मनमा छ पीडा बाहिर हाँसो त तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु त लागि लेखिदियो लेख्नेले राम्रै सोच्छन् बाहिर जो देख्नेले मनमा छ पीडा बाहिर तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु हजुर मित्र कस्तो भाग्य लेख्ने ले, राम्रै सोच्छन् बाहिर जो देख्नेले मनमा पीडा बाहिर हाँसो त तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु त मैक्सम खाते छेत्री अनि फुटकला विषयको सुन्दर शर्मा सजीवको आवाज यो साथाको तेस्रो स्थानको भाग दबाईमा राखिसकेको छु र एकपटक सरस्वती पछाडि फर्कन चाहन्छु आजको यो श्रृङ्खलामा भने यो साता दसौँ स्थानमा आफ्नो स्थान जमाउन सफल आवाज आउँछु आउँदिनौ गीत सङ्ग्रहमा समावेश आवाज हो त्यसै गरी यो साताको नौ स्थानमा जय जय होस् तपाईँले सुनिसक्नु भएको छ त्यसै गरी आठौँ स्थानको भाका माया प्रेम सिकाउने मास्टर चाहिएको छ यो साताको सातौँ स्थानको भाका हजार जोने जोरी कोही छैन भनेर तिमीले चिन्ता नल्याउ म सुनि तिमीलाई सधैँ सधैँ साथ दिने त्यसै गरी यो साताको छैटौँ स्थानको भागा तिमी रुँदा मेरो आँसु झर्ने गीत सङ्ग्रहमा समावेश आवाज यो साताको छैटौँ स्थानमा रहेको छ भने यो साताको पाँचौँ स्थानको भाका अभागे यो र त्यसै गरी यो साताको चौथो स्थानको भाका कस्तो कस्तो भाका हुन्छ र तेस्रो स्थानको आवाज तपाईँले सुनिसक्नु भएको छ अब पनि तपाईँको छनौट र तपाईँको अनुमान मिल्न के गर्छ पहिलो अनि दोस्रो स्थानको आवाजहरू बाँकी रहेछन् त्यस्तो गएको सातामा दोस्रो स्थानमा रहेको आवाज पहिलो स्थानमा पनि जान सकेको हुनसक्छ र गएको साता पहिलो स्थानको आवाज बाहिरिसकेको पनि हुनसक्छ गएको साता दोस्रो स्थानमा रहेको आवाज हो त्यसै होइन अनि गीत सङ्ग्रहमा समावेश आवाज यो साता पनि आफ्नो स्थान दोस्रो स्थानमै जमाउन सफल बनेको छ सूर्य परियारको लय तथा शब्द सृजना हो भने सुरेश परियार अनि जुना श्रेषको सुमधुर शर्मा सजीवको आवाज र जुन आवाजलाई उपमा डिजिटलले बजारमा लिएर आएको आवाज हो गएको साताको दोस्रो स्थानको भाका र यो साता पनि दोस्रो स्थानमै रहेको आवाज त्यसै होइन रे तिम्रो बिहे भुवन्दा यति रोइनरी यो आवाज पनि दोस्रो स्थानमा आजको यो श्रृङ्खलामा पनि आफ्नो स्थान त्यही जमाइरहेको छ भनेर भन्न मिल्दैन किनभने यहाँबाट बाहिरिसकेको छ यो आवाज र अब भने तपाईँले अनुमान लगाइसक्नु भएको छ होला र साथ दोस्रो स्थानमा अर्को एउटा आवाज पर सफल बनेको छ गएको साथ पहिलो स्थान ओगट्न सफल आवाज हो र धेरै पहिलादेखि पहिलो स्थानसम्म आफ्नो स्थान जमाउँदै आइरहेका आवाज यो साथै एक स्थान तल झरेको छ पहिलो स्थानबाट बिस्तारै तल झर्ने क्रममा छ तिम्रै नाममा दिलमा मेठाइने गीत सङ्ग्रहमा समावेश आवाज हो योगेश समाल अनि जमुना राणाको सुन्दर स्वर हो भने स्थानीय कलाकार योगी समालको लय तथा शब्द सिर्जना हो जुन आवाजलाई समय डिजिटलले बजारमा लिएर आएको आवाज हो यति बेला तपाईँको लागि यो सत्यको दोस्रो स्थानको भाका तिम्रै नाम दिलमा मेटाइन गयो र निष्ठुरी मायालु संसार खोज्दा तिमीलाई भेटाइन रूपमा भित्र घाइते जीवन लिएर बाँच्या छु तिम्रै माया मुठुमा साँच्या छु तिम्रै नाम दिलमा मेटाइन काँगयौ र निष्ठुरी मायालु संसार खोज्दा तिमीलाई भेटाइन यो साताको दोस्रो स्थानको भाका हो र गएको साता पहिलो स्थानदेखि केही हप्ता यताबाट पहिलो स्थान आफ्नो ओगट्न सफल र स्थान जमाउँदै आइरहेका आवाज भने यहाँसम्म आइपुग्दा तल झरिसकेको छ एक स्थान अर्को सातासम्म यहाँबाट बाहिरिन्छ अथवा तपाईँको माया पाएर यहीँ आफ्नो स्थानलाई जमाउन सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ योगेश समाल अनि जमुना राणाको आवाज थियो भने लय तथा शब्द सृजना थियो योग पूर्वे समालको र जुन आवाजलाई समय डिजिटली बजारमा लिएर आएको आवाज हो कार्यक्रम लोकचौतारी टप टेनको दोस्रो स्थानको भाग तपाईँ माझ राखिसकेका छौँ र तपाईँले अनुमान पनि लगाइसक्नु भएको छ होला आजको श्रृङ्खलामा पहिलो अनि उत्कृष्ट आवाज कुन बनेको छ भने तपाईँको अनुमान खुल्दुली मेटिसकेको छ पनि भनेर जस विश्वास लिन चाहन्छु र तपाईँले पनि विश्वास गरिसक्नु भएको छ तपाईँको अनुमान मिल्न के गर्छ कतिपय साथीहरूले आफ्नो छनौट पनि मिलाउनु भएको छ छनौट मिलाउनुहुन्छ तपाईँलाई धेरै धन्यवाद बोल्नुपर्ने आउँछ र कतिपय साथीहरूले चौतारी टपटिनको यो श्रृङ्खलामा प्रवेश नगरेका आवाजहरूलाई पनि आफ्नो छनौटमा राखिरहनु भएको छ तर विचार राख्ने र छनौट राख्ने तपाईँलाई धन्यवाद बोल्नै पर्ने आउँछ र पहिलो अनि उत्कृष्ट आवाज तपाईँको लागि सार्दै आजको यो श्रृङ्खलाबाट पनि हामी छुटेर जानुपर्ने बेला भइसकेको छ र यो पहिलो स्थानमा आफ्नो स्थान जमाउन सफल बनेको छ हितको परानी गीत संग्रहमा समावेश आवाज हो त्यसो त पुष्कल शर्मा अनि लक्ष्मी केसीको सुमधुर स्वर हो भने शब्द सिर्जना हो बिपी अनुरागीको आवाजलाई रिदम म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो सोही आवाज तपाईँको लागि छार्दै कार्यक्रम लोकसौतारी टप्टिनको आजको श्रृङ्खलाबाट भने विदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि कार्यक्रम उत्पादनमा सहकार्य जुटाउने विभिन्न म्युजिक कम्पनी विभिन्न स्रष्टा विभिन्न संसारकर्मी विभिन्न संसार माध्यम र सिआरबिटी कम्पनीहरूलाई पनि धेरै धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु अनि यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि धेरै धन्यवादका शब्दहरू आभार रहन्छ र पहिलो उत्कृष्ट आवाज तपाईँको लागि छाड्दै कार्यक्रम लोकचौतारी टप टेनको आजको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 व्यवस्था गरिएको छ jump